विश्वव्यापी Nepali online radio W W dot Nepali radio dot ओर्गमा विविध व्यक्तित्वहरूको जीवन कथा उहाँहरूकै स्वरमा सुनौ जीवन यात्रा अनुभव इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा एउटा छुट्टै प्रस्तुति जीवन यात्रा अनुभव जीवन यात्रा अनुभवमा हामीले विगत केही सातादेखि इन्द्र तामाङको जीवन अनुभव सुन्दै आइरहेका छौँ आज हामी इन्द्र तामाङको जीवन यात्रा अनुभवको अन्तिम भाग प्रस्तुत गर्दैछौँ जीवन अनुभव नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति हो आउनुहोस् सुनौ इन्द्र तामाङको जीवनयात्रा अनुभवको अन्तिम भाग दुई वर्ष अगाडि कलफौनीतिरबाट मुभेको पनि मलाई अफर आइरहेको थियो त्यो पनि मैले आल थिङ्क अबाउट लेटर भनेर भने त्यत्तिकै सेलायो अनि यहाँ मेनहतनतिर पनि त्यो पब्लिसरहरूले पनि एप्रोच गर्यो अनि म अनि एउटा मेरो साथीलाई चाहिँ ट्रान्सक्राइब गर्नेलाई उसले चाहिँ यस्तै रेकर्ड गरेर अनि उसलाई चाहिँ म लेख्नु लगाएछु हामीले तन्ने तन्ने कति पेजहरू वर्क पनि गऱ्यो अनि देखाएको त त्यो पछि त त्यो एजेन्सीले त्यतिको ऊ पनि इन्ट्रेस्ट पनि भएन अनि म यो चाहिँ यो एउटा उम्लेको दुध जस्तै हो भल्ला आउँछ त्यो केही दिनमा त्यो सेलाइहाल्छ भन्ने म सोच्थेँ त्यस्तै नै भइरहेछ तर त्यो बुकको चाहिँ सायद बिस्तारै बिस्तारै पुरा गर्छु होला म हजुर त्यो जुन समाचारमा भनेका कुराहरू कतिको पुरा भयो त अहिले दुई वर्षपछि सबै क्लियर अप त भएको छैन तर प्राप्त त हुँदैछ त्यो मान्छेले भन्छ नि एट मिलियन टेन मिलियन भन्ने चाहिँ त्यो चाहिँ होइन होइन अब त्यो त्यो त अब त्यो कति सिक्सटी पर्सेन्ट कति पर्सेन्ट मैले ट्याक्स तिर्नुपर्छ अब त्यो के अरे हाम्रो त्यो एज ग्याप भनौँ न यदि म चाहिँ असी वर्ष अथवा सत्तरी वर्ष भएदेखि लेस ट्याक्स तिर्ने अरे अब म चाहिँ साठी वर्षभन्दा पनि अलिकति यताको भएपछि त्यो ट्याक्स बढी तिराउँदो रहेछ यहाँको चाहिँ सिस्टम रुलहरू त्यस्तो रहेछ त्यसले गर्दाखेरि अब त्यो त्यो न्युज मिडियाको चाहिँ नि अलिकति बढी नै भयो अनि हुँदाखेरि अब कतिपय मान्छेले मलाई सोध्छ है अनि अब एउटा हिसाबमा अब मैले नसोचेको समाचारहरू आयो कतिले भन्छ राम्रो गर्यो राम्रो गरेछ भन्छ कतिले भन्छ अब मिलिनियर भयो भन्ने अब कसैले पनि हेरेन किन भयो कस्तो भयो यो अब आठ दस मिलियनबाट चाहिँ अब सिक्सटी पर्सेन्ट ट्याक्स कटेपछिको बाँकी भनौँ न त्यो चाहिँ अब तपाईँलाई आउन सक्छ हजुर ए अनि अब यो त भनौँ न अब पैसा देखेपछि त समुदायका मान्छेहरू पनि जुरुमुरायो होला <laughs> तपाईँलाई विशेष गरेर नेपाली समुदायमा यताउता अब सम्मान गर्ने प्रमुख अतिथि बनाउने पनि त्यसपछि पहिला कतिले चिन्जान पनि गर्दैन थियो होला हो त्यो त सही कुरा हो त्यो अब मलाई चाहिँ अब सुनसानमै म कसैले नचिनेको पनि म त्यो त्यो नै मलाई आनन्द जीवन बनाउन एउटा आनन्दै जीवनमा थियो कसैले चिने ठिक छ नचिने पनि ठिकै छ मलाई त्यो थियो अब यो अहिलेको उसले गर्दाखेरि त्यो अवस्थाले गर्दाखेरि चाहिँ अब कतै ज्याक्सन हाततिर गए पनि अब सबैले चिन्छ मलाई अनि झिनै ठिकै छ अनि अब त्यो त्यो हो कि अब एउटा हिसाबले चाहिँ त्यो फ्ल्यास गरेर दुनियाँले अब त्यो सबै खोलेर देखायो अब अब यहाँ त यहाँ भयो नेपालमा त्यो हाम्रो नेपालको पत्रकारहरू त मेरो गाउँमै गएछ त्यो म जहाँ जन्मेको ठाउँमै त्यो घरको फोटोहरू सहित सबै पत्रिकामा छापेको छ त्यहाँ सबै सोध्नु गएछ छिमेकीहरूलाई भनेपछि त एउटा ढुङ्गा एउटा पात पनि बाँकी नराखिकन खोले अनि तपाईँले यो समाचार आइसकेपछि धेरैले तपाईँलाई हामीलाई सहयोग गर्नुहोस् भनेर मान्छेहरू आयो होला नि अब सहयोग गर्ने भन्दाखेरि अब नेपालतिर इन्भेस्ट गर्ने त्यो अब हाइड्रोलिक हाइड्रो पावरतिर यताउता के के भन्नेहरू अप्रोचहरू आयो अब नेपालतिरबाट फोन आएर कुनै कतातिर त्यो थाङ्रोको डाँडातिर के के बनाउँदैछ अरे त्यहाँतिर के के बुद्धिस्ट मन्दिर बनायो कि के मन्दिर बनाउनलाई ठाउँ सबै यस्तो यस्तो छ भन्ने फोन पनि आयो मलाई अनि मैले भन्थेँ कि त्यो अलिकति डिटेल चाहिँ इमेलतिर पढाउनु न भनेर भन्यो अनि तर केही पनि भएन कि त्यो केही पनि आएन मलाई त्यो खास गरी अब यस्तो कुरा आएको थियो कि यस्तो ठाउँमा यस्तो ठुलो योजना बनाउँदैछ हामीले फेरि भोलि पर्सि तपाईँले चाहिँ फेरि मलाई पनि सोधेको भए हुन्थ्यो ठाउँ न ठाउँ किन नदिएको होला भनेर भन्नु होला भनेर मैले अहिले फोन गरेको भने कि त्यस्तो त्यस्तो कुरो सबै त्यो ननसेन रहेछ कि त्यो अब केही प्लान भए पो जेन्युन भए पो आउँछ होइन अनि आफ्नै स्वविवेकले चाहिँ अहिले पछिल्लो समयमा चाहिँ तपाईँले नेपाली समुदायलाई कसरी हेल्प गर्दै हुनुहुन्छ मैले त हेल्प त खास गरी डाइरेक्ट रूपले कहिले पनि हेल्प गरेको छैन अब जति अब जस्तै अब केही केही ओकेसनहरूमा आउँछ होइन त्यो अब त्यो गइदिन्छु सामाजिक उसमा यदि मेरो डोनेसन भनेर चाहिँ मैले गरेको छैन अहिलेसम्म ए अनि अब पारिवारिक रूपमा चाहिँ सबैजना के अरे तपाईँको श्रीमती पनि काम गर्नुहुन्छ अनि तपाईँ चाहिँ घरमै बस्नुहुन्छ छोरीहरू केयर गर्नुहुन्छ एउटा सानो छोरी हो उस मेरो मेन मेन काम चाहिँ अहिले उसलाई स्कुलमा पुऱ्याउने ल्याउने लिन जाने त्यसपछि त अब समाजतिर यता यताउता हिँड्ने अनि अरू दुईवटा छोरीहरू चाहिँ ठुलो छोरी उता मन्त्रालयमा बस्छ परिवारसहित अनि एउटा चाहिँ यही मसँग छैन ऊ अलगै बस्छ अनि अब आजभन्दा नाइन्टिन सेभेन्टी फोरतिरको जुन समय र अहिलेको समय हेर्दाखेरि अब तपाईँसँग तपाईँलाई त्यसरी ल्याउने व्यक्तित्वहरू पनि हुनुहुन्न दुवैजना हुनुहुन्न यहाँ होइन अनि तपाईँले त्यत्रो पन्ध्र बिस वर्षसम्म बिना स्यालेरी काम गर्नुभयो र अहिले पछिल्लो समयमा उहाँहरूले बसिरहनु भएको घर यहाँ पनि उहाँहरूले बसिरहनु भएको घर तपाईँलाई दिनुभयो भनौँ न एक किसिमले र नेपालमा पनि तपाईँलाई घर बनाइदिनु भयो अहिले उहाँहरूलाई तपाईँले अहिले सम्झिँदाखेरि के भन्नुहुन्छ उहाँहरूकोद्वारा नै मैले मेरो संसार बन्यो भनौँ न अब त्यो जो जो जे जति मैले अब कला सम्बन्धी मान्छे सम्बन्धी जो चिन्यो जो देख्यो सिक्यो त्यो सबै उहाँहरूकै द्वारा सिकेको मैले अबको समय चाहिँ कसरी बिताउँदै हुनुहुन्छ अब अहिलेको अहिलेको लागि अब हरेक अब मान्छेको उसमा बिहान उडेर दौडिनु पर्ने बेलुका कहिले घर पुग्ने कहिले काममा पुग्ने भन्ने मलाई त्यो अलिकति त्यो टेन्सन मलाई छैन अहिले म बिस्तारै अब जति जो गर्नु पर्यो गऱ्यो होइन त्यो मेरो यङ जवानीको समयमा चाहिँ मैले आफ्नो परिवारतिर नबिताएर उहाँहरूसँग बिताएको भएर अब अहिले चाहिँ म अलिकति उसमा सुविधा हिसाबले बसिरहेछ त्यो बेलामा तपाईँले चार्ल्ससँग विभिन्न कार्यक्रमहरूमा जानुभयो जुन जुन ठाउँमा जानुभयो त्यो ठाउँमा त त्यतिखेरको पपुलर आर्टिस्टहरू भेट्नुहुन्थ्यो हजुर उहाँहरूको कलेक्सनहरू तपाईँसँग छ अब अहिलेको हिसाबमा अब हामी अब कुनै क्लबहरू जाँदाखेरि बााउन्सरहरू हुन्छ आइडी देखाउनु पर्ने हुन्छ दुनियाँ हुन्छ अहिले त भित्र पस्नु पनि गाह्रो हुन्छ त्यो बेलामा अब यो नाइन्टिन सेभेन्टीदेखि भनौँ न सेभेन्टी मिड सेभेन्टी मध्यम सेभेन्टीदेखि सत्रीदेखि यता उता सेभेन्टी फाइभ टु नाइन्टी फाइभतिर भनौँ न त्यति समयतिर चाहिँ फ्रीसँग जानु सजिलोसँग त्यो क्लबमा जानुहुन्थ्यो पाउँथ्यो तर हामी धेरै जस्तो त्यो ठुल्ठुलो ठाउँमा चाहिँ निम्तो हुन्थ्यो कि त्यो निम्तो आउँथ्यो कार्डहरू इन्भिटेसनहरू आउँथ्यो त्यसमा जान्थ्यो मजाले खोलाले जान दिन्छ जान पाउँछ त्यो अनि क्यामेरा लिएर जान्थ्यो अनि अब कसैले कसैको फोटो खिचे पनि मेरो फोटो नखिच भन्ने पनि थिएन हुँदैन थियो फोटो खिच्यो भने कसैले सोधे पनि ठिकै छ नसोधिकन खिचे पनि केही केही ठिक थिएन त्यो सबै स्वतन्त्र थियो त्यो बेलामा अब अहिले हेरेर त कसैले फोटो खिच्न थाल्यो भने त के को लागि खिचेको भन्ने हुन्छ बाटोतिर ट्रेन स्टेसनतिर फोटो खिच्न थाल्यो भने केही जासुसी गर्न लागेको हो कि के को लागि खिचेको यो अब्जर्भेसन गर्न लाग्यो हो कि भन्ने सोचाइ पनि हुन्छ बिल्डिङतिर फोटो खिच्यो भने गार्डहरूले हेर्छ अहिले त्यो बेलामा त्यस्तो थिएन त्यो त्यो जति पनि अब यो घटनाहरू न्युयोर्कमा घटेको घटनाहरूले धेरै नै चेन्ज गरिरहेको छ धेरै अब त्यस्तै घटनाहरूले गर्दाखेरि अहिले हामी जस्तो साधारण व्यक्तिहरूलाई चाहिँ समस्या भोग्नु परेको छ अनि अब त्यो किताबको कुरा चाहिँ आफ्नो एउटा मेमोयर जस्तै लेखेको हुन्छ अब त्यो अब म अहिले यसै भन्न सक्दैन कहिले कम्प्लिट हुन्छ तर म चाहिँ कोसिस गर्दैछु यो कुराकानीमा तपाईँले त सयौँ पत्रकारहरू भेट्नुभयो उहाँहरूले तपाईँलाई नसोध्नु भएको कुरा चाहिँ के हो सायद यही होला नि अब पहिले चाहिँ कसरी चाहिँ नि समय के हिसाबले काम गर्थ्यो के हिसाबले तन्ग पाउँथ्यो कति समय मैले त्यहाँतिर बितायो कति मेरो परिवार फ्यामिली नेपालतिर कति चाहिँ समयहरू मैले गुमायो त्योहरू चाहिँ सायद त्यही छुट्यो होला अहिले तपाईँले जो सोध्नुभयो त्यही नै होला सायद म आफ्नो खुसीले आयो उसले जे खान्छ त्यो मैले खान्थ्यो मेरै हातले पकाउँथ्यो कहिले पनि तिमी नकर हो तिमी यसो गरेर खाऊ तिमी यसो गरेर बस भनेर कहिले पनि त्यस्तो मैले त्यो भोग्नु परेन मैले अब त्यो बाहिर जाँदाखेरि सँगै लिएर जाने सपिङ वक गर्ने पकाउने सबै नै त्यो त्यो कुनै हालतमा पनि मैले त्यो चाहिँ भोग्नु परेन तपाईँको जीवनबाट सार चाहिँ के लिने जति पनि नेपाली साथीहरू अथवा जोसुकै अरू कुनै बुझ्नु चाहने साथीहरू न अब देशी विदेशी जो पनि म चाहिँ अब एउटा अब विश्वासिलोको काम गर्ने विश्वासिलोमा बस्यो भने जहिले पनि विश्वासिलो मान्छेले नै मान्छ एउटा उदाहरण कुनै केही उदाहरणको लागि उदाहरण लिएर गयो भने अब अब मैले बुझेको थिएन मैले त अब मैले केही यो अब म त जे दिन प्रतिदिन मेरो आफ्नो काम गरिरहेको हो आफ्नो काम अब यो मेरो यति नै काम हो दुःख सुखको काम गरेर बसेको थियो तर अहिले अहिले अहिले आएर अहिले बुझ्दाखेरि अब कसैको विचारमा मैले चाहिँ अलि विश्वासिलो काम गरेर चाहिँ सबैलाई सुनाउँदाखेरि त्यसको इन्ट्रेस्ट लागेको रहेछ अब यति मैले गर्दै मैले त आफ्नो दुःखको काम गरिरहेको थिएँ तै पनि अब मैले गरेको कामले अरूलाई गर्व लागेर एउटा इन्सपिरेसनको रूपमा एउटा म रोल मोडलको उसमा रूपमा लिनुहुन्छ भनेदेखि धन्यवाद छ अनि अब त्यो अब मैले जानी नजानी त्यो त्यो काम गरेर आएछ अब त्यो अहिले लागि म त्यो त्यसको लागि पनि म खुसी छु अब यति मैले गर्छु त्यस्तो होस् भन्ने हिसाबले मैले गरेको थिएन होइन अब यो बुझी नबुझी यस्तो हुन आएछ होइन हामी कुनै चिज बिरुवाहरू रोप्छ अब रोप्दाखेरि नै त्यो यस्तो फल फल्छ भन्ने हामीलाई ग्यारेन्टी कुनै पनि छैन अब त्यो रोप्छौँ पानी दिन्छौँ मल दिन्छौँ अब त्यसमा रोप्यो भने के अरे फल्यो भने टिपेर खाने हो फुल फुल्यो भने रमाउने हो कति राम्रो फुल आएछ भन्ने अब छैन भनेदेखि अब रोपेको त थियो अब आएन त के गर्ने भन्ने त्यस्तै हिसाबले लिने होला नि कोसिस गर्ने त्यो अब जे जस्तो हुन्छ राम्रो गरेमा राम्रै फल मिल्छ होला भर्खरै सुन्यौँ इन्द्र तामाङको जीवन यात्रा अनुभवको अन्तिम भाग तपाईँलाई यो जीवन यात्रा अनुभव कस्तो लाग्यो हामीलाई लेखी पठाउनुहोला नेपाली समुदायमा हुनुभएका उदाहरणीय व्यक्तित्वहरू तपाईँको साथमा हुनुहुन्छ तपाईँले जान्नुभएको छ चिन्नुभएको छ भने हामीलाई खबर गर्नुहोस् हामी उहाँहरूसँग कुराकानी गर्दै उहाँहरूको जीवन यात्रा अनुभव सबैलाई सुनाउनेछौँ हाम्रो फोन नम्बर तिन चार सात दुई चार आठ नौ चार दुई छ तपाईँ हामीलाई इमेल पनि लेख्न सक्नुहुन्छ हाम्रो इमेल ठेगाना Nepali radio at Gmail dot com हिमाली स्वरहरूका अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू हाम्रो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot O R G मार्फत सजिलै सुन्न सकिन्छ म सहदेव हिमाली स्वरहरूका अन्य विविध प्रस्तुतिहरूसहित आउँछु नै हिमाली स्वरहरू सुन्दै गर्नुहोला अहिलेलाई भने नमस्ते हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक